छ तिहारको दिन सुनसान भएका बजार क्षेत्रमा आजदेखि भने चहल पहल देखिएको छ तिहार मनाउनको लागि गाउँ गाउँमा फर्केकाहरू तिहार सकिएसँगै गाउँबाट बजार क्षेत्रमा आफ्नो पेसा व्यवसाय सञ्चालनको लागि बजार फर्किएपछि बजार क्षेत्र लगायत विभिन्न सडक खण्डहरूमा चहल पहल बढेको हो विशेष गरी साना तथा ठुलो गडडोरीमा चल्ने सवारी साधनमा समेत यात्राहरूको चाप बढेको सवारी चालक हेमपुनको भनाइ छ तिहारको टिका लगाएर आफ्नो आफ्नो आफ्नो गन्तव्य पुग्ने यात्रुहरूले सानो तथा ठुलो दूरीमा चल्ने सवारी साधनमा समेत चाप बढेपछि बढी मूल्य तिरेर भए पनि आफ्नो गन्तव्यमा पुग्न खोजे पनि सवारी साधन सजिलै पाउन नसकेको स्थानीय विष्णु खत्रीले बताउनुभयो हिजो सुनसान भएको हटिया बजारमा आज भने केही चहल पहल देखिएको छ आजदेखि नै हटिया बजारमा सवारी साधन रिजर्भ गर्ने तथा राजधानी तथा सदरमुकाम लगायतका ठाउँ ठाउँमा जानेहरूको भेट लागेको थियो तिहारको दिन बजार बन्द भए तापनि आज भने अधिकांश पसलहरू खोलेको देख्न सकिन्छ तिहारको दिन दिदी बहिनीको हाटबाट टिका थापेपछि आज आफ्नो गन्तव्यमा फर्किएका छन् आज दिनभरि सहज रूपमा सवारी साधनको व्यवस्थापन नभएपछि केही यात्रु भने जोखिमको यात्रा गरिरहेका छन् यस वर्ष मङ्सिर लागेसँगै चिसो बढेको छ पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हिमपातको सम्भावना रहेको जनाएको हो दसैँ अघिसम्म दसैँ अघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैँ लगत्तै तापक्रम घटेको छ तापक्रम घटेकाले गलकोट क्षेत्रमा चिसो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 मङ्सिर एघार र बाह्र गते सञ्चालन हुने भएको छ यसअघि कार्तिक दुई र तीन गतेलाई तय गरिएको कार्यक्रम मङ्सिरमा सारिएको हो परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख राज पराजुलीले यसअघि निर्धारित समयभन्दा डेढ महिना ढिला भिटामिन ए कार्यक्रम सञ्चालन गरिएकाले औषधिको समय मिलानका लागि मङ्सिरमा सारिएको बताउनुभयो उहाँले राष्ट्रिय भिटामिन ए कार्यक्रमसँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिता खुवाउनुको साथै बालबालिकाको पाखुराको नाप लिइने बताउनु भयो बालबालिकाहरूमा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून न्यून गर्न र नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत छदेखि उन्सा उनसाठी महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरूले जुकाको औषधि र छदेखि तीस महिनाका बालबालिकाहरूले बहुसूक्ष्म पोषक तत्त्व बालभिता कार्यक्रम सञ्चालन हुँदै आएको छ प्रसुति बेथाले च्यापेको लामो समयपछि धौलागिर अस्पताल पुग्नुभएका पर्वतकी एक महिलाले शरीर जोडिएका दुई बच्चाले जन्म दिनुभएको छ पर्वतको फलेवास नगरपालिका वडा नम्बर दुई कुर्घाकी अठाइस वर्षीय महिलाले धौलागिर अस्पतालमा मङ्गलबार बिहान शरीर जोडिएका बच्चाले जन्म दिनुभएको हो प्रसुति बेथा लागेपछि महाशिला गाउँपालिकाको लुखु देउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभएका उहाँले पर्वत अस्पताल पठाइएको थियो पर्वत अस्पतालको स्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिर अस्पताल बागलुङमा पठाएको थियो उहाँ सोमबार साँझ अस्पताल आउनु भएको हो अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले भन्नुभयो मंगलबार बिहान छ दस बजे बच्चा जन्मिएका हुन् शल्यक्रियाका लागि समेत जोखिमपूर्ण व्यवस्था अवस्था रहेको भन्दै चिकित्सकहरूका बीचमा छलफल चलिरहेको बेला उहाँले बच्चालाई बच्चाहरू जन्माएको गौतमको भनाइ छ शरीर जोडिएको बच्चा जन्मिए अवस्था गम्भीर थियो चिकित्सकहरूले उद्रेत गर्दै गौतमले भने भन्नुभयो गर्भ जाँच नगराएको जस्तो लाग्यो जाँच गरेको भए असामान्य अवस्थामा रहे बच्चा रहेको थाहा हुन्थ्यो शरीर जोडिएर जन्मिएका बच्चाले बचाउन नसकिएको अस्पतालले जनाएको छ आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताउनुभयो जिल्ला प्रहरी कार्यालय बागलुङले गत राति बागलुङ नगरपालिका वडा नम्बर सात पालबाट सहित आठजना जुवादे पक्राउ गरेको छ सुराकीको आधारमा राति एक बजे पाला पुगेको प्रहरीले स्थानीय जगत बहादुर कार्कीको घरमा जुवा खेलिरहेका जुवाडेबाट एकानब्बे हजार नौ सय नगद सहित जुवाको खालमा रहेका आठजनाले आठजना पुरुषलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा सोही ठाउँका नवीन शर्मा ज्ञानेन्द्र बहादुर कार्की जगत बहादुर कार्की सागर कार सागर शर्मा बमबहादुर कार्की रमेश कार्की रमेश बहादुर कार्की र होमराज कार्की रहेका छन् उनीहरूले सम्पत्ति नै हारजित हुने गरे ठूलो परिणाममा जुवा खेलेको प्रहरीको आरोप छ नगर केही थान तास बरामद गरेको प्रहरी नायफ उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो पक्राउ परेकाहरूले कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको रेग्मीको भनाइ छ पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरवास कार्यक्रम निकै प्रभावकारी देखिएको छ कोरोना भाइरसले महामारीको रूप लिए नलिएको भए अहिले घरवास बढिबढाउ हुने सिजन हो दसैँ तिहारको समयमा त झनै आन्तरिक पर्यटकको घरवासमा लड्को नै लाग्ने गर्दथ्यो यस वर्ष कोरोनाका कारण घरवासहरू समस्यामा परेका छन् गत चैतमा बन्दाबन्दी भए यता जिल्लाका घरवास अपवाद भएको बाहेक सुनसान बनेका छन् जिल्लाको पहिलो तथा चर्चित घरवासको रूपमा रहेको बागलुङ तामाङ नगरपालिका वडा नम्बर दस भकुण्डेको अतिथि सत्कार घरवास कोरोनाका कारण सुनसान भएको छ कोरोना संक्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेले पनि पाउन नराख्ने जानकारी दिन बाध्य भएको घरवासका सञ्चालक खिमबहादुर थापाले बताउनुभयो कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरूले त सम्पर्क गरिरहेका छन् उहाँले भन्नुभयो हामीले नै संक्रमण जोखिमको दरले नआउन भनेका छौँ पाहुनाहरूले चित्त दुखाउनु भयो कि भन्ने लागेको छ तर के गर्नु अहिले अवस्था नै यस्तो छ कोरोना महामारी सुरु भएपछि अहिलेसम्म घरवासमा एकजना पनि पाउन नआएको सिक्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताउनुभयो बन्दाबन्दीको अवधिमा घरवासमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल हुने सिजन थियो कोरोनाले गर्दा घरवास व्यवसाय पूर्ण रूपमा प्रभावित भएको छ पर्यटक आउने समयमा बन्दाबन्दी भयो बन्दाबन्दी भएदेखि एकजना पनि पाहुना आउनु भएन यस्तो बेला राख्ने कुरा पनि भएन अहिले झनै संक्रमणको जोखिम छ अध्यक्ष पुनले भन्नुभयो अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन जसले यसले गर्दा धेरै ठूलो नोक्सान बेहोर्नु पर्ने बाध्यात्मक अवस्था छ विगतमा चैत्यदेखि असोज कार्तिकसम्म धेरै पाहुना घरवासमा आउने गरेको र आमदानी पनि राम्रो हुने गरेको थियो गत वर्ष घरवासमा पाहुनाहरूको बाक्लो उपस्थितिले स्थानीय स्तरमा उत्पादन भएका सामग्रीले पनि राम्रो बजार पाएको घरवास सञ्चालकहरू बताउँछन् यस वर्ष उत्पादनले बढाए लगाएको तर बिक्री नहुँदा समस्या परेको वासीको गुनासो छ पोहोर साल धेरै पाहुना आउनुभयो हामीले गाउँमा उत्पादन गरेको लोकल कुखुरा खसी बोका कोदो लगायतका चिजहरू अन्य ठाउँबाट मगाउनु परेको थियो त्यही अवस्था आउँछ भनेर हामीले नि कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन गर्यौँ पुनले भन्नुभयो केही गर्ने यस्तो सो अवस्था आयो उत्पादन भएका सामग्री बिक्री हुन सकेनन् नोक्सान भयो बन गाउँपालिका वडा नम्बर दुई सेग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा एकीभूत गत वर्षदेखि सामुदायिक घरवास सञ्चालन गरेका थिए सञ्चालन गरेको केही समयमा नै घरवासले धेरै आन्तरिक तथा बाह्य पर्यटक भेटाउन सफल भएको थियो यस्तै निसिकोला गाउँपालिका वडा नम्बर दुई कर्णाकोटमा रहेको अर्णाकोट सामुदायिक घरवास पनि कोरोनाका कारण उस्तै समस्यामा छ कुनै समय आन्तरिक पर्यटकले भरिभरा हुने घर घरबास अहिले सुनसान भएको छ गत वर्षदेखि नै सञ्चालनमा आएको यो घरबास धेरैको रोजाइमा परेको थियो यो घरबास उच्च पहाडको शिरमाथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो कोरोना संक्रमणका कारण घरबास सुनसान भएको सञ्चालक लालबहादुर कुँवरले बताउनुभयो घरबास केन्द्रित भएर उत्पादन गरिएका स्थानीय उत्पादन पनि मूल्य र बजार नपाएर खेर जाने अवस्थामा पुगेको उहाँको भनाइ छ जिल्लामा अठाइसवटा सामुदायिक घरबास रहेका छन् विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक